हरेक मानवको आ आफ्नै जीवन हुन्छ त्यही जीवनभित्र भोगाई हुन्छ हरेक भोगाईमा विगत हुन्छ विगतका प्रत्येक पानाहरू हुन्छन् हो तिनै पानामा कैद गरेर राखिएका सम्झनाका पोकाहरू बोकेर आउँछ कार्यक्रम स्मृतिका पानाहरू हरेक सोमबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र सामुदायिक रेडियो बाणगङ्गा नब्बे दशमलव छ मेगा हर्समा सहयात्री सरु भण्डारीको साथमा अङ्ग्रेजीमा लभ भनेर चिनिने र नेपालीमा माया शब्द कुनै व्यक्ति अथवा वस्तुप्रति मनैदेखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक व्यक्तिको अर्को व्यक्ति वा वस्तुप्रतिको आकर्षण हो यो पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ दिमागभित्र हुने रसायन प्रतिक्रियासँग मायाको सम्बन्ध हुन्छ त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ जसलाई फिनाइल इथाइल अमाइन आदि भनिन्छ मिठाई खाँदा पनि यो रसायन दिमागभित्र प्रतिक्रिया गर्छ भनिन्छ यस्ता अर्थ परिभाषाले आजको यो माहौललाई छुँदैन आजका हाम्रा पिँढीलाई छुँदैन मायाको कुनै सङ्कुचित अर्थ छैन जसले जसरी पनि अर्थ्याउन सक्छ मायालाई हो कसैले भन्नुहुन्छ माया त्यो हो जब बेलुका आएर आमा भन्नुहुन्छ सुत छोरा अब भोलि पढ्नु अनि कसैले भन्नुहुन्छ माया त्यो हो जब हामी ट्युसन गएर घर फर्कन्छौँ अनि बाबा भन्नुहुन्छ छोरा यति राति हुन्छ भनेको भए म लिन आउँथेँ नि अनि कसैले भन्नुहुन्छ माया त्यो हो जब भाउजू भन्नुहुन्छ बाबु कतै केटी त पठ्याउनु भएको छैन अनि कसैले भन्नुहुन्छ माया त्यो हो जब दिदी भन्छन् हेरौँला म पनि मेरो बिहेपछि कसले धोइदिँदो रहेछ तेरो लुगा अनि कसैले भन्नुहुन्छ माया त्यो हो जब हामी निराश भएर बस्छौँ दाई आएर भन्नुहुन्छ ओइ के झोक्राएर बसेको चहर घुम्न अनि कसैले भन्नुहुन्छ माया त्यो हो जब साथी आएर भन्छ ओए मरिस कि जिउँदैछस् हो यही हो माया जसले जसरी अर्थ्याए पनि हुन्छ मायालाई मायाको कुनै सङ्कुचित अर्थ छैन जसलाई हामी कुनै घेरा बन्दीभित्र राख्न सक्दैनौँ वास्तवमै अचलको चाइनिज मोबाइल भन्दा पनि कमजोर प्रेमी र प्रेमिका बीचको दुई दिने देखावटी आकर्षण मात्र होइन माया माया हर ठाउँमा हुन्छ हरेक मोडमा हुन्छ हरेक क्षणमा हुन्छ हरेक परिस्थितिमा हुन्छ माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले नघट्ने हो कहिले नछुट्ने हो हजुर यति बेला हामी शान्ति समृद्धि र सञ्चारको तरङ्ग सामुदायिक रेडियो बाढगङ्गा नब्बे दशमलव छ मेगा हर्सको यो ध्वनि तरङ्गसँगै कार्यक्रम स्मृतिका पानाहरूमा छौँ कार्यक्रममा हामी यस्तै कुराकानी गर्छौँ गन्थन मन्थन गर्छौँ साथमा तपाईँकै स्मृतिका पानाहरूमा कोरिएका विगत पल्टाउँछौँ आज पनि पल्टाउनु छ त्यस्तै विगतहरूलाई तर त्योभन्दा अगाडि म तपाईँको माझमा एउटा कथा सुनाउन चाहन्छु त्यो पनि फेसबुकमा भेटिएको कथा एकदमै मार्मिक कथा छ मैले जे कुरा सुन्छु देख्छु भोग्छु त्यो आफ्नो विचार भावना र भोगाई तपाईँ माझ राख्ने गर्छु फेसबुकमा पनि एउटा त्यस्तो कथा भेटेँ मैले जुन एकदमै मार्मिक लाग्यो मलाई समाजको लागि अलिकति सान्दर्भिक पनि छ म आफूले बयान गरिरहनुभन्दा तपाईँ आफै सुनेपछि थाहा पाउनुहुन्छ जसले यो कथा लेख्नुभयो उहाँले चाहिँ अन्तमा लेख्नु भएको छ घर सुन्दर छ भनिन समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयाङ्गन गरी यो कथा पाठकहरू समक्ष प्रस्तुत गरेको छु यो मेरो मौलिक लेख होइन एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो फिक्सन पनि हुनसक्छ सत्य कथामा आधारित पनि हुनसक्छ जे भए पनि कथा मार्मिक छ हामी बाँचेकै जिन्दगीको वर्णन छ फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो मौलिक लेख अङ्ग्रेजीमा थियो र मैले नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु कतिपय हरफहरूमा शब्दानुवाद नगरी भावानुवाद गरेको छु मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाई टेको दिन समर्थ भयो भने मैले गरेको कार्य सार्थक भएछ भन्ने ठान्नेछु भनेर लेख्नु भएको छ उहाँले अन्त्यमा र ढिला नगरी यो कथा म तपाईँमा सुनाउन चाहन्छु ध्यान दिएर सुन्नुहोला कथा निकै मार्मिक छ जब म त्यस रात घर पुगे मेरी श्रीमती खाना पस्किन तर्खर गर्दै थिइन् तिनको हात समात्दै मैले भने तिमीसँग एउटा कुरा गर्नु छ तिनी बसिन् र चुपचाप खान थालिन् मैले तिनको आँखामा उदासीपन महसुस गरेँ अचानक मेरो वाक्य बन्द भयो तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ त्यो भन्न जरुरी थियो म तिनीसँग सम्बन्ध विच्छेद गर्न गइरहेको थिएँ मैले आफ्नो कुरा संयमका साथ राखेँ मेरो कुराबाट तिनी चकित भएको पाइन बरु नम्र भएर सोधिन् किन मैले तिनको प्रश्नलाई टार्न खोजे तिनी रिसाइन र चपस्टिक हुर्काएर मलाई नामर्द भन्दै चिच्याइन् त्यस रात हामी दुवै बीच कुराकानी भएन तिनी रोइरहेकी थिइन् हाम्रो वैवाहिक सम्बन्धमा के त्यस्तो खोट देखा पर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वाभाविकै कुरा हो तर मसँग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन जिन भन्ने महिलाले मेरो हृदय जितिसकेकी थिइन् र मैले मेरो श्रीमतीलाई माया गर्न छाडिसकेको थिएँ तिनीप्रति दया जागेर आयो गरुङ्गो अपराध बोधका साथ मैले एउटा सम्बन्ध विच्छेदको सम्झौता पत्र तयार पारे जसअनुसार हाम्रो घर गाडी र मेरो कम्पनीको तिस पर्सेन्ट सेयरमा तिनलाई हकदार बनाए तिनले त्यो सम्झौता पत्रमा एक नजर दिइनन् र च्यातिर फालिन् दस दस वर्षसम्म एउटै छाना मुनि बसेकी ती महिला अब अजनबी भइसकेकी थिइन् यस घरमा आएर तिनको आफ्नो समय शिव र शक्ति यौवन खेरा खेर गएकोमा म अत्यन्तै दुखी थिएँ तर मैले जे निर्णय गरेँ त्यसबाट पनि म विमुख हुन चाहिरहेको थिइनँ कारण म जेनलाई असाध्यै माया गर्थेँ अन्तत मैले अपेक्षा गरे अनुरूप तिनी डाँको छोडेर रुन थालिन् साँच्चै भन्नु हो भने तिनको रुवाईले मलाई केही सान्त्वना दिलायो अनि धेरै दिनदेखि मनमा सङ्घाली राखेको सम्बन्ध विच्छेद गर्ने विचार अहिले आएर ठोस र स्पष्ट भए जस्तो लाग्यो अर्को दिन जब म राति अबेर घर पुगेँ तिनी टेबलमाथि केही लेखिरहेकी थिइन् मैले बेलुकीको खाना खाएको थिइनँ तर त्यस दिन जेनसँग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ जब म बिउजेँ तिनी अझै लेख्दै थिइन् मैले वास्ता गरिनँ र अर्कोतर्फ फर्केर फेरि सुतेँ भोलिपल्ट तिनले सम्बन्ध विच्छेदका शर्तहरू मेरो सामु तिर्साइन् सम्बन्ध विच्छेद गर्नु अघि एक महिनाको अग्रिम सूचना दिनुपर्ने बाहेक तिनले मबाट कुनै हक दावी गरिनन् त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सधैँको जस्तो पारिवारिक माहौल कायम गर्नु गराउनु तिनको अनुरोध थियो कारण एक महिनापछि हाम्रो छोराको जाँच थियो र हाम्रो तनावपूर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस् भन्ने तिनको चाहना थियो यो बाहेक तिनको एउटा अनौठो शर्त थियो हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ त्यो स्मरण गर्न भनिएको थियो अनि त्यो एक महिनाभरि बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो कति पग्ली त भएनन् एकछिन त म अकमक परे हाम्रा अन्तिम दिनहरू राम्ररी बितोस् भन्नका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ मैले जेनलाई मेरी श्रीमतीको शर्तहरूबारे बताउँदा तिनी जोडले हाँसेर तिरस्कार गर्दै भनेकी थिइन् जस्तोसुकै चलाखी अपनाए पनि त्यसले सम्बन्ध विच्छेद नगरी सुखै पाउँदिन हाम्रो सम्बन्ध विच्छेदको कुरा भएदेखि श्रीमती र मबीच शारीरिक सम्बन्ध भएको थिएन उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोके हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो ड्याडीले मम्मीलाई बोक्नुभयो भनेर छोरो पनि हाम्रो पछाडि ताली पिड्दै थियो छोराले त्यसो भन्दा मैले नजानी त्यो पीडा महसुस गरेँ श्रीमतीलाई बोकेर शयन कक्षदेखि बैठक कोठा हुँदै मूल ढोकासम्म करिब दस मिटर महिँडे हुँला मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन् हाम्रो सम्बन्ध विच्छेदबारे छोरालाई नभन है मैले दुखी भएर स्वीकृति सूचक टाउको हल्लाए तिनी काममा जान बस बेसाउनेतिर लागिन् भने म एक्लै गाडी हाँकेर अफिस गएँ दोस्रो दिनको बोकाईमा हामी दुवैले केही सजिलो अनुभव गऱ्यौँ तिनले टाउको मेरो छातीमाथि राखिन् तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो तिनको मुहारलाई राम्ररी निहालेर हेरे तिनी अब पहिले जस्तो जवान थिएनन् निधार र आँखाका छेउछाउ हल्का चाउरीहरू देखे केस पनि कहीँ कहीँ फुलेको थियो वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो म आफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ चौथो दिन जब मैले तिनलाई बोके एक किसिमको आत्मीयता मैले महसुस गरेँ यिनी तिनै महिला थिइन् जसले विगत दस वर्षदेखि मलाई साथ दिँदै आएकी थिइन् पाँचौँ र छैठौँ दिन पनि त्यो आत्मीयता झन् झन् प्रगाढ हुँदै गएको मैले पाएँ जति जति समय बित्दै गयो तिनलाई बोक्न झन् झन् सजिलो हुँदै गयो सायद प्रत्येक दिनको सायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ कि एक महिना तिनी लुगा छान्दै थिइन् तर पाँचचोटि लुगा फेरिसकेपछि लामो सुस्केर हालेर भनिन् मेरा सबै लुगाहरू खुकुलो भइसके कुनै पनि जिउमा मिल्दैन मैले ध्यान दिएर तिनलाई हेरेँ कस्ती दुब्ली भएछन् त्यसैले पो होला मलाई बग्न सजिलो भएको आफ्नो मनभित्र अथाह पीडा व्यथालाई लुकाएर तिनी बाँचेकी रहेछन् भन्ने कुराले मलाई अत्याधिक पीडाबोध भयो एकाएक हर्दचेतनमा मैले तिनको सिट छोएँ ती तिनी बेला छोरो करायो मम्मीलाई बोकेर बाहिर लाने बेला भएन र उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोराले मेरी श्रीमतीले छोरालाई नजिक आउन साउती गरिन् र बेस्कन अङ्गालो हालिन् आफ्नो अडानमा विचलन नआओस् भन्नका खातिर मैले टाउको अन्त्य मरे शयन कक्ष बैठक कोठा हल हलवे हुँदै म श्रीमतीलाई बोकेर पाइला चाल्दै थिएँ तिनको हातहरू मेरो घाँटीमा आरामसँग बेरिएका थिए हाम्रो विवाह अवसरमा झै मैले तिनको शरीरलाई बेसभरि च्यापेको थिएँ तिनको हलुङ्गो वजन देखेर म चिन्तित थिएँ अन्तिम दिन जब मैले तिनलाई बोके किन किन मैले पाइला चाल्न सकिरहेको थिइनँ छोरो स्कुल गइसकेको थियो मैले तिनलाई बेसमरी च्यापेर भने हामी दुई बिचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन म काममा हिँडेँ अफिस पुगेपछि गाडीमा चाबी नै नलगाई सरासर उक्लेँ केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो माथिल्लो तल्लामा उक्लेपछि जेनले ढोका खोलिदिइन् आफू सम्बन्ध विच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ जेनले छक्क परेर मतिर हेरिन् र मेरो निधार छामिन् तिमीलाई ज्वरो त आएको छैन तिनले सोधिन् नेदारबाट तिनको हात हटाउँदै मैले फेरि दोहोऱ्याएँ म सम्बन्ध विच्छेद नगर्ने भएँ हाम्रो वैवाहिक जीवन यसरी रसिन हुनाको कारण हामीले एकअर्कालाई माया नगरेर भएको होइन रहेछ जिन्दगीका झिना मसिना कुराहरूलाई महत्त्वहीन ठानेकाले नै यस्तो भएको रहेछ बिहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए चाहिँ जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नुपर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु जुन जुरुक्क उठिन् बेस्कन मेरो गाला चट्काएर ढोका ढ्याम्म थुनेर डाँको छोडेर रुन थालिन् म गाडी चढेर घरतर्फ लागेँ बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न पुग्दा फुल पसलले सोधी कार्डमा के लेखिदिउँ कार्ड तिनको हातबाट लिएर मैले मुस्कुराएर लेखेँ जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु हातमा फुल मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ ढगुर्दै भर्याङ उक्ले यसरी हतारिएको त मेरी श्रीमतीलाई मृत अवस्थामा फेला पार्नु पो रहेछ मलाई मान्छे भएन म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौदेखि क्यान्सरको बिरामी भएको कुरा समेत मैले थाहा पाउन सकिन रहेछु आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने कुरा तिमीलाई थाहा रहेछ हाम्रो सम्बन्ध विच्छेद भइगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस् र छोराको नजरमा म दोषी नदेखियोस् भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछन् फलस्वरूप छोराको नजरमा म मायालु लोग्ने हुन पुगे जीवनका झिना मसिना कुराहरू नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरू हुन् न कि भव्य महल गाडी जग्गा जमिन र पैसा यी चिजहरूले त केही टेवा दिने मात्र हो मुख्य कडी यी होइनन् तसर्थ आफ्नो व्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसँग आत्मीयता गाँसौँ र जिन्दगीका झिना मसिना ठानिएका कुराहरूलाई अँगालेर त हेरौँ यिनै महत्त्वहीन ठानिएका कुराहरूले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ सफलताको कारक तत्त्वहरूलाई पहिचान गर्न नसक्दा नै मानिसहरूले असफलता बेहोर्छ हजुर तपाईँलाई कस्तो लाग्यो यो कथा वास्तवमै कुनै पनि सम्बन्धहरू अगाडि बढ्न सक्दैनन् जबसम्म त्यो सम्बन्धमा माया र विश्वास हुँदैन आत्मीयता हुँदैन सम्बन्ध विच्छेदका उदाहरणहरू देखिनु सुनिनुमा पनि यही तत्त्व आइपर्छ बिचमा त्यसैले कुनै पनि सम्बन्धलाई कमजोर नबनाऊ सम्बन्ध अगाडि बढाउनको लागि साना साना कुराहरूलाई पनि महत्त्वपूर्ण ठानेर अगाडि बढाउँ विश्वासको घर बनाऊ महल बनाऊ ताकि जिन्दगीभर त्यही महलमा बाँच्न सकौँ हजुर हुन्छ कथा सुनिसक्नु भएको छ तपाईँले अलिकति आजको एघारौँ श्रृङ्खला पृथक भयो जस्तो लागिरहेको छ किनकि मैले यति बेलासम्म तपाईँको स्मृतिका पानाहरू पल्ट्याएकी छैन हुन्छ अब भने म तपाईँकै स्मृतिका पानाहरू पल्टाउँछु है आज हामीले कार्यक्रम स्मृतिका पानाहरूमा अमृत थापा मगरका तिनै स्मृतिका पानाहरू पल्ट्याउँदै जानेछौँ अमृतजीले आफ्ना स्मृतिका पानाहरूमा कोर्नुभएका यी यावत कुराहरू यहाँबाट अनि यसरी सुरुवात हुन्छ छुट्टिएर तिमीसँग बाँच्न सक्ने भा छ वर्ष पहिलेको कुरा हो म आफूलाई धेरै भाग्यमानी ठान्थेँ कमी भनेको केही थिएन सबै पुरा थियो जीवन सोचेभन्दा बढी रमाइलो थियो स्कुल छोडेर इन्डिया पुगेको थिएँ केही काम पनि सिकियो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथी भेटियो यसमा पनि एकजना साथी लुम्बिनीको भेटिनुभयो उहाँसँग धेरै कुरा हुँदै गए उहाँको बिहे भएको दुई वर्ष भएको रहेछ अनि उहाँको एउटा सुन्दर शाली छ भने कुरा गर्नुभयो आखिर केटा मान्छेको मन हो लोभ लाएर आयो मायाको कुरा गर्न थाले आफ्नो मुटुसँग उनको कुरा सोच्दा पनि पानी भयो सबै अङ्ग मायाको कुरा गर्न थाले आफ्नो मुटुसँग उनको कुरा सोच्दा पानी भयो सबै अङ्ग मुटुमा मायाको बाँध बाँधेर बसे कति दिन सोची बस्थे कल्पनामा उनको रूप रङ्ग मायाको कुरा गर्न थाले आफ्नो मुटुसँग अनि मेरो घर जाने दिन आउन लागेको थियो केही दिनपछि म घर गएँ मसँग धादिङको एकजना साथी पनि गएको थियो नेपाल जन्मभूमिमा पुग्दा मेरो खुसीको सिमाना रहेन मेरो घरको सबैजना धेरै खुसी हुनुभयो अनि दिनमा घुमियो रात हुन लाग्यो मलाई उनको सम्झना धेरै आयो अनि साथीले दिएको नम्बरमा फोन गर्छु भनेर कल गरेको कि थिएँ साथीले म बोल्छु भने फोन लग्यो के भयो उनीहरू बिचको कुराकानी मलाई थाहा भएन अनि फोन काटेर मलाई दियो तिमी नै बोला भन्यो अनि उसको मुहारमा कुनै किसिमको रिस थियो कारण मलाई केही थाहा थिएन कोमल मेरो मुटु आफै डराउन थालेको थियो मुटुमा मेरो मायाको दियो सधैँ बलेको थियो मन आफै काँप्न थाल्यो यसरी कि बुझ्नै गाह्रो शरीर लाग्छ अझै हर अङ्गहरू गलेको थियो केही क्षणपछि हिम्मत गरी फोन गरे, हेलो आवाज सुन्दा लाग्यो म स्वर्गमा छु खुसीको सिमाना रहेन तर उनी कराउन थालिन् अनि थाहा भयो साथीको झगडा भएको रहेछ मैले सरी भने ऊ मेरो साथी हो अनि उनले सोधिन् तपाईँको नाम मलाई अप्ठ्यारो भयो के भनौँ म फेरि पनि भनिदिएँ अमर भनेर अनि मलाई झुटो बोल्ने बानी थिएन मैले भने तिम्रो बारेमा धेरै सुनेको छु मलाई बोल्न मन लाएर तिम्रो भेनासँग नम्बर लिएर आएको छु यत्तिकैमा फोनको पैसा खत्तम हुन थाल्यो भोलि बोल्छु भनी राखिदिएँ उनको आवाज मेरो कानमा गुन्जिन थालेछ मेरो मन मस्तिष्क सबै उनको मायाले चालेछ पागल जस्तो भएछु म त एकै पटकमा खै किन लाग्न थाल्यो हरपल मलाई मायाले अङ्गालेछ अनि धेरै कुरा हुँदै गए हामी राम्रो साथी भयौँ धेरै समय बितिसक्दा पनि हामीले एक अर्कालाई देखेको थिएनौँ तर घन्टौँ कुरा गर्न थाल्यौँ हर्ष साना कुरा आपसमा भन्न थालियो उनीप्रति मलाई आफूभन्दा धेरै भरोसा हुन थाल्यो किनकि उनलाई मैले आफ्नो कल्पनाको रानी बनाएर राख्ने सपना देख्न थालेछु तर म मगरको छोरा त्यसमा पनि अनपढ भनौँ उनी आधुनिक जमानाको नयाँ युवती त्यसमा पनि एक बाहुनको छोरी अझै घरकी कान्छी पनि रे म जस्तो कति केटा उनको लागि मर्थी होला म कल्पना पनि गर्न सक्दिनँ सबैको माया पाएर हुर्केकी पढाइ पनि राम्रो थियो यो सबै कुरा मेरो लागि सपना भन्दा कम थिएन मेरो चाहना हो जीवनसङ्गी बनाउने दुनियाँ अघि कोही छ भन्ने जनाउने तर भाग्यमा नै खोटो भएपछि के गर्नु सबैलाई भेटे छल गर्दै पानी खनाउने जीवनमा भन्दा बढी उनको साथ पाउँदा म आफूलाई संसारकी सबैभन्दा भाग्यमानी ठान्न थालेँ जीवनले एकै पटकमा मेरो सबै सपना तोडिदियो म पागल जस्तो हुन थालेँ लाग्न थाल्यो सबै एकै पटक लुटियो सोच्न पनि सकिनँ मैले दुई रात रुँदै बिताएँ आफूले टेकेको जमिन भाँसिँदै गएको महसुस हुन थाल्यो मेरो आमाले हामीलाई छाडेर अन्ति जानुभयो भनी सुन्दा म मरेतुल्य भए एउटा जीवित लास आज मेरो यो गति पा अनि घर गएर सबै ठाउँमा खोजेँ आमाको निम्ति मर्न तयार हुने छोरो जिउँदै लास हुँदा कस्तो भयो म शब्दमा बयान गर्न सक्दिनँ म घरको ठुलो छोरा जसको उमेर बिस वर्ष मात्र थियो म भन्दा सानो भाइ इन्डियामै थियो त्यसपछि दुई सानो बहिनीहरू अनि जम्मा पाँच वर्षको मेरो सानो भाइ म के गर्नु मरु उनीहरूको चिन्ता बाँच्छु भने जिउँदो लास सबैसँग सोद्धा मेरो आमाहरूसँग जानुभयो सुने म अझै पीडित भएँ म आफ्नो आमाको निम्ति मर्ने छोरा यो कुरा सुन्दा कस्तो भयो होला सबै कुरा कालीलाई भनिदिएँ उनको नाम मैले मायाले काली राखेको थिएँ यो कुरा सुन्दा त उनलाई नै अप्ठ्यारो उनले भनिन् चिन्ता नलिनु कसैको लागि बाँच्नुपर्छ अनि केही दिन सबै कुरा मिलाएर म भारतको दिल्ली पुगेँ सधैँ जस्तो कुरा भइ नै रह्यो तर मलाई उनको टाढा भएको अभाव महसुस हुन थाल्यो अनि मैले नेपाल गएर बिहे गर्ने निदो गरेँ भाइको लागि आमाको कमी नहोस् भने अनि कालीलाई भने उनले म गर्न सक्दिनँ भनिन् अनि अरूसँग नै गर्छु भने तर मनले कहाँ मान्यो मन मोटुमा उनी छिन् आमा घरमा हुँदैको कुरा हो मैले एक दिन फोन गरेर उनलाई भनेको थिएँ यो मन्दिरमा म या तिमीलाई लिएर आउनेछु या तिम्रो शरीर छोएको कुनै सामान न त उनलाई लिएर आउन सके न त सामान आज पाँच वर्ष भयो बागेश्वरी नगएको आफ्नो खुसीको लागि तिमीलाई म रुवाउँदिन आफै पीडा सहुला तिम्रो आँसु कहिले चुहाउँदिन बरु हरपल दुःख सहेर बस्न तयार छु म आफै हाँसी खुसी मर्छु यो जहर तिमीलाई खुवाउँदिन केही समय म पागल जस्तो भएँ सबैतर्फ पीडित भएको कारण फेसबुक मार्फत कालीको फोटा पाएँ आज पनि राखेको छु उनको बिहे भएको त छैन हुँदैछ भन्ने सुनेको छु बधाई छ तिमीलाई प्रार्थना गर्छु म तिमीलाई मैले भन्दा बढी माया गर्ने जीवनसाथी मिलोस् बाबा पनि हुनुहुन्छ अझै आमालाई धेरै माया गर्छु छाडेर जानुभएकोले भेट्न जाँदिनँ भाइ बहिनी जान्छन् रोक्दिनँ एउटा सुन्दर सानो घर बनाएको छु बाबा सधैँ भन्नुहुन्छ बिहे गर भनेर म उनको डोली उठेको सुन्न चाहन्छु यो जीवनमा सोचेभन्दा बढी दुःख पनि पाएँ तर हरपल उनी साथमा हुँदा महसुस गरिनँ भाइ बहिनीको खुसीमै खुसी भएको छु आज फेसबुकको कारणले धेरै साथीहरू छन् जीवन सबै दुःख सुख शब्दमा उतार्छु आज मलाई दुनियाँले माया गर्छन् म आफू यति हिम्मतवाला कहाँ थिएँ र तिम्रो माया मुटुमा हुँदा दुनियाँ जित्न सफल भएको छु केवल उनी छिन् यो जीवन उनलाई समर्पण गरेको छु यदि मैले बिहे गर्नु पर्यो भने धनी राजकुमारी होइन कुनै दुखीलाई साथ दिएर खुसी पार्नेछु आफ्नो विगत भुल्न सकुन् उनले मेरो माया पाएर धेरै कुरा सिकेको छु पढेर होइन परेर आज नाम बदली अमरलाई घायल मुटु अमृत बनाए मानिसलाई प्रेमिकाले छाडेपछि घायल भन्छ तर म भाग्यले ठगिएपछि घायल भएँ यो पापी समयले कति पीर काली हामी भेट हुने मूल बाटो काली आज मिल्छ कि खुसी भोलि भन्दा भन्दै जवानीले बुढेसकालतिर काली यस्तै रहेछ जिन्दगी दुई दिनको कठै पापी मृत्युले मसान घाटमा झार्छ काली तिम्रो खुसी हजुर यहाँनिर अमृत थापा मगरको स्मृतिका पानाहरूमा कोरिएका सबै विगतहरू पल्ट्याएर सकिसकेकी छु र फेरि अर्को स्मृतिको पाना प्राप्त भइसकेको छ मलाई म सोही पानाहरू पल्टाउनतर्फ लाग्न चाहन्छु उहाँले आफ्नो नाम ठेगाना केही पनि अगाडि लेख्नु भएको छैन पानाहरू पल्ट्याउँदै जाँदा बिचमा भेटेँ भने अन्त्यमा कुराकानी गरौँला मात्र अगाडि लेख्नु भएको छ एकतर्फी प्रेम भनेर उहाँको स्मृतिको पहिलो पाना यहाँबाट अनि यसरी सुरुवात हुन्छ छु जल्दै जल्दै गए जसलाई आफूले माया गर्यो उसैलाई मुख खोलेर बोल्न सकेन उसले खाली पाना भर्न आउँछ उसलाई त्यसमा रङ्गी बिरङ्गी रङहरू मिसाई सजाउन आउँछ उसलाई तर आफ्नो जीवनको पानामा रङ भर्न आएन आफ्नो जीवन सुन्दर बनाउन कसरी ब्रस चलाउनु पर्छ उसलाई आएन आफ्नो बगेको आँसु पुछ्न आउँछ उसलाई तर आँसु बगाउन नपर्ने परिस्थिति मिलाउन आउँदैन उसलाई आइए पहिलो वर्षमा दिन कलेजमा एकजना केटी छ उसले मन मनै मन पराउँछ देखेको नदे देखेको दिनदेखि उनको पछि लाग्दैन जुन बेला उनलाई देख्छ त्यति बेला उसको मनको आकाशमा तारा चम्किन्छ उसको दिन झिलिमिली हुन्छ उनको थरी थरीको चित्र कोरेर एउटा कापी घरमा छुट्टी राखेको छ जुन दिन उनीसँग भेट हुन्छ त्यो दिन घरमा पुगेपछि उनको कपालको शैलीलाई आधार बनाएर मन मनै सम्झेर चित्र उतार्छ उनलाई देखेको दिन उनको रूप रूपी मनमा फुलेको फुल टिपेर कापीमा नसजाएसम्म उसको ब्रस र कलमहरू झोलामा जाने मान्दैन कलेजमा साथीहरूलाई यो कुरा थाहा छैन किनकि ऊ अति नै गोप्य छ कम्मरसम्म फैलिएको उनको कपाल घना जङ्गलको एउटा हिष्टपुष्ट मोटो रुख जस्तो मुठा केसमा कल्पिएर डुब्न पायो भने ऊ रुखकै हुन्छ पछाडि चुल्ठो पार्दा केसको दुई भाग उनको निधारतिर निधारदेखि सुरु भएर चिउँडोसम्म छोएको हुन्छ अङ्ग्रेजी अक्षर यसको आकारमा त्यो उसलाई धेरै मनपर्छ कापीमा चित्र त्यही आधारमा र बनाएको छ उसले जहिले त्यही सोध्छ कि ऊ राम्री छे म राम्रो छैन उनलाई मन पराउनेहरू धेरै छन् म जस्तालाई कसले हेर्छ उनको टल्किने राम्रो नयाँ ब्रस जस्तो चिप्लो कपाल मेरो बिग्रिएको ब्रसको तन्द्रा जस्तो खस्रो कपाल उनको सेतो रङ जस्तो गोरो छाला मेरो कालो रङ जस्तो छाला उनी भर्खर रङ भरेको ट्युब जस्तै म निचोरी निचोरी रङ निकालेर फ्याँक्न लागेको ट्युब जस्तो कसरी हाम्रो मिलन हुन्छ कसरी हुन्छ हाम्रो बराबरी क्यानभासको हरियो फाँटमा ऊ सक्कली कोमल फुल फुलाउन चाहन्थ्यो यसरी मनसँग लड्दा लड्दै आफ्नो मनको मायाको डाँडालाई जोत्दा जोत्दै छ महिना बित्यो वर्ष बित्यो अनि डेढ वर्ष बितिसक्यो न कति धान फल्यो न कुनै फुल फुल्यो बिहान उड्दा उसलाई लाग्छ आजै उसको मन खोलेर बोल्ने दिन हो जे हुन्छ आजै हुन्छ तर कलेज पुगेपछि उनलाई देख्दा फेरि उसको पाइला पछाडि हट्छ ऊ बिए दोस्रो वर्षको छात्रा हो कलाकारमा हुनुपर्ने गुण छन् उसमा राम्रो चित्र कोर्न सक्ने क्षमता भरिपूर्ण छ उसको कापीका एक एक पानाहरू कलात्मक चित्रहरूले सजिएको हुन्छ कक्षामा जहिले पहिलो हुन्छ रङ्गिन होस् या सिसा कलमले उतारेको होस् धेरै नै आकर्षित हुन्छ उसको चित्र चिटिक्क हुनु पर्दैन उसलाई कपाल कहिले कोर्छ कहिले कोर्न बिर्से जस्तो गर्छ उसलाई कलेजमा सबैले ग्रेट आर्टिस्ट भनी जिस्काउँछन् उसलाई मनपर्छ त्यसरी जिस्काएको एउटा पछाडि झुन्डाउने कालो रङको झोला त्यसभित्र दस बाह्रवटा ब्रस अनि कुनै नयाँ कुनै पुरानो कुचुक त्यसमाथि पनि थिच्नु थिचेर बाँकी भएको रङका ट्युबहरू कलम छन् सात छवटा अनि कापी एक दिन उनी साथीसँग उसको कक्षामा आउँछन् दाई हामीलाई तपाईँको जस्तै स्केच गर्न सिकाइदेऊ न साथीको अनुरोधले उसलाई लाटो बनाउँछ अझ उनको जीवनको स्वप्न सुन्दरी अगाडि उभिएकी देख्दा उसको मुटु जिउँदो भएको जस्तो बढी नै ढुकढुक गर्न थाल्छ बोली नफुटेको बच्चाले बोले जस्तो उसको बोली लडबडिन्छ आफूलाई सम्हालेर ऊ बोल्छ हुन्छ म सिकाइदिन्छु भोलिदेखि क्लास सकेपछि एक घन्टा मेरै क्लासमा आउनु त्यो साँझ उसलाई घर पुग्न हतार हुन्छ सोच्यो जीवनमा पनि सूर्य उदाउँछ मायाको न्यानोपन कोठामा छाउँछ कहिले ओछ्यानमा पल्टेर कहिले टेबलमा झोक्राएर कहिले भुइँमा टुसुक्क बसेर त्यो रात नसुतेरै बितायो आफ्नो जीवनको रङ्गीन पानाहरूको कल्पनामा भुलेर उसको छाया देख्दा मक्क पर्ने मान्छे उसको काया अगाडि हुँदा शीतल बतासले मनमा सुस्तरी छोएर उसलाई काउकुती लगाएर गयो मिठो आभास उज्यालो दिन मन प्रफुल्ल हुने नै भयो आफ्नो सपना सुन्दरीलाई आफूले जानेका बुझेका कुरा सिकाउन पाउँदा उसको अनुहार वरिष्ठ कलाकारको नयाँ चित्रकला जस्तो चमकदार हुन थाल्यो तापनि एकतर्फी मनको तरङ्ग उसले देखाएन कसरी तिम्रो सानो बोली फुट्दैन तिमीलाई पोख कसरी म तिम्रो अघि सधैँ भेट्दिन धेरै दिन एक घन्टा दुवै एक्लै हुन्थे उनी ध्यान दिएर चित्र कोर्न व्यस्त उसको मनको कुना कुनामा सयौँ हजारौँ कलमका टुप्पो जस्तो चुच्चो चुच्चो एकदम बल लगाएर निस्कन खोजेका उसको चाहनाका बोलीहरूलाई उसले बल लगाएरै भित्र ठेल्छ नाना थरी सफल असफल प्राप्ति अप्राप्तिका कुराहरू मनमा खेलाएर आफ्नो अवस्थालाई सामान्य बनाउन हर वखत सङ्घर्ष गरिरहेको हुन्छ आज दुवै केटीहरूको मन चित्र कोर्ने स्थितिमा थिएन दुईजनाको काने बढी चलेको थियो खुसुर फुसुर खुसुर फुसुरले शङ्का लागेर सोध्यो उसले के को कुराकानी के को काने खुसी हो भन्नै नहुने कुरा हो कि को केटाको बारेमा कुरा गरेको हो मलाई पनि भन न उसको जिज्ञासाले उनको साथी बोल्यो भने सपनाको बिहे छ दुई महिनापछि बिहेपछि उतै काठमाडौँ बाहिर उसको केटाको घर जाने रे उसले फेरि सोध्यो कहाँको हो केटा उसको दोस्रो प्रश्नमा उनी नै बोलिन् ऊ पोखराको उनको जवाब सुनेर जिउँदो भएको मुटु सुस्ताउन थाल्यो बसी बसी उसको खुट्टा लुलो भएको जस्तो भयो उत्पत्ति भएको उसको मायाको पहाडमा भुइँचालो आयो त्यही पहाडमा बनेका ससाना छानाहरू घरहरू भत्किनलाई हल्लिरह्यो सँगसँगै उसको जिउ पनि हल्लिरह्यो आफूलाई सम्हालेर उसले उनलाई बधाई दियो साथै शुभकामना पनि मनमा एउटा ठुलो भारी बोकेर बस चढेर जानुपर्ने ऊ हिँडेर घर गयो बाटोभरि आफूलाई गाली गर्दै आफ्नो बानीसँग रिसाउँदै अन्तमा आफूले उनलाई पाउन केही सङ्घर्ष पनि गरेको छैन भनी ठान्यो उनलाई आफ्नो मनको कुराबारे भनेको पनि छैन भनी मान्यो उनको केही दोष छैन उसले हुर्काएको मायाको फुललाई उसले स्थान दिन सकिन उसले उसको गल्ती स्वीकार्यो यस्तै हर प्रकारले आफूलाई नै दोषी बनाई आफैलाई सम्झाउँदै गयो आफ्नो मनमा उत्पन्न आक्रोश उसले फेरि पानामा पोख्यो उसले अझ बढी राम्रो चित्र बनायो यसपालि उसले उनको पुरा शरीर नै बनायो आफूले जब गर्दा पनि पाउन नसकेको आफ्नो सपना सुन्दरीको आकृति उसले क्यानभास सेता कागज भेट्टा जताततै कुर्यो उनलाई चाहेको बेला सहयोग गर्न हर समय तत्पर तत्पर रहन्छु भन्दै कराउँदै चिच्याउँदै ऊ शान्त बन्यो लाग्यो चोट लाग्यो लाग्यो मनमा घाउ लाग्यो चोट लाग्यो लाग्यो मनमा ठेस तिमी बस्ने छाती पनि भयो परदेश तिमी बस्ने छाती पनि भयो परदेश किन किन मनका कुरा भन्नै सकिन हजुर यो एकतर्फी मायाको नाममा लेखिएका यावत कुराहरू मैले वाचन गरेर सकिसकेकी छु जे कुरा भन्नुपर्ने हो जे कुरा गर्नुपर्ने हो जहाँ जानुपर्ने हो समयमै गर्नु आवश्यक छ लगनपछिको पोतेको कुनै औचित्य रहँदैन त्यसैले यदि तपाईँको मनमा कोहीप्रति माया जागिरहेको छ कसैलाई केही भन्न चाहिरहनु भएको छ भने भनिदिनुहोला अन्यथा यसै गरी एकतर्फी मायामा जस्तै आज मैले वाचन गरेको पानाहरूमा जस्तै तपाईँको कथा फेरि कोरिन सक्छ है हुन्छ है भन्न चाहन्छु र समय परिस्थिति अनुसार जिन्दगीलाई पनि अलिकति मोड्दै जानुपर्छ सधैँभरि एउटै चिज एउटै ठाउँ अनि एउटै वस्तुबाट सम्पूर्ण आवश्यकताहरू पुरा गर्न गाह्रो हुन्छ जिन्दगीलाई अगाडि बढाउन गाह्रो हुन्छ जिन्दगी धेरै लामो छ हाम्रो ख्यालमा हुन त आज भर्खर के हुन्छ भोलि के हुन्छ कसैलाई थाहा छैन तर पनि हामी मान्छौँ जिन्दगी लामो छ आजको लागि मात्र नभएर आफ्नो लागि मात्र नभएर कसैको लागि भोलिको लागि हामी बाँच्नु छ त्यसैले कुनै एकजनाको नाममा जिन्दगी पुरै बर्बाद गर्नु चाहिँ उचित हुँदैन होला जस्तो मलाई लाग्छ हुन्छ हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ एकदमै अन्तिम कडीमा छौँ बिदा माग्नुपर्छ बिदा माग्नुभन्दा अगाडि यो एकतर्फी प्रेम लेखेर हुने तपाईँलाई धन्यवाद र अमृत थापा मगरलाई धन्यवाद इमेल गर्नुभएको थियो उहाँले कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण हृदय स्पर्शी मनहरूप्रति आभार प्रकट गर्छु तपाईँको मनमा पनि यस्तै किसिमका कुराहरू खेलिरहेका छन् डायरीको पानामा कोरेर एउटा घरडाभित्रमा त थन्काएर सीमित राख्नु भएको छ आफ्नो मनभित्रका कुराहरूलाई स्मृतिमा कोरिएका तिनै अक्षरहरूलाई भने ती अक्षरहरूलाई त्यत्तिकै राखेर रा, एकान्तमा पल्टाउँदै रुने मात्र गर्नुहुन्छ भने तपाईँलाई साथ दिनको लागि तपाईँको साथी तपाईँको सहयात्री बन्नको लागि म आएकी छु र कार्यक्रम स्मृतिका पानाहरू आएको छ कार्यक्रममा तपाईँले पठाउन सक्नुहुनेछ ती पानाहरूमा कोरिएका यावत कुराहरूलाई पठाउने माध्यम हो एउटा पत्रचार अर्को इमेल पत्रचार गर्नको लागि ठेगाना कार्यक्रम स्मृतिका पानाहरू सामुदायिक रेडियो बाणगङ्गा नब्बे दशमलव छ मेगा हर्स तेह्र बनगाई वस्तु अनि इमेल गर्न चाहनुहुन्छ भने सरो भण्डारी साठी at the rate Gmail dot com है सो इमेल एड्रेसमा तपाईँले इमेल पनि गर्न सक्नुहुनेछ हुन्छ अर्को साता पुनः बाह्रौँ श्रृङ्खलामा यस्तै तपाईँका स्मृतिमा कोरिएका तिनी अक्षरहरू लिएर अन्य गन्थन मन्थनको साथमा म तपाईँको आफ्नै साथी अन्तर हृदयको मान्छे हर पल हर क्षण र हर मोडकी सहयात्री सरु भण्डारी पनि आउने नै छु अहिले आजको यो एघारौँ श्रृङ्खलाबाट ओझेल हुन्छु हवस् त नमस्ते शुभरात्रि शुभ सपनी